केसमा कसै कसैले मेरो दिल चुनेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे पिरातीको देशमा पिरातीको सिलसिला जोड्नलाई तयार मलाई दिल चोरेको केसमा कसै कसैले मेरो दिल चोरेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे तिको देशमा कसै कसैले मेरो तिनहाल चलेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे तिरतीको देशमा हुँदै हुँदै यहाँसम्म यो ठुलै उपहार चढाए दिल चोरेको किस्मा कसै कसैले मेरो दिल चोरेको किस्मा यो कस्तो माया हो सबै थोक लागेर तिमीलाई खोज्दै आइपुगे प्रियतिको देशमा रुँदै रुँदै यहाँसम्म यो ठुलै उपहार चढाए दिल चोरेको केसमा कसै कसैले मेरो दिल चोरेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे पिरतीको देशमा कसै कसैले मेरो दिल छोडेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे किरातीको देशमा संसारकै रित हुन्छ साँचो माया गर्ने कै जित हुन्छ दिल जोडेको किस्मा कसै कसैले मेरो दिल जोडेको किस्मा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे किरतीको देशमा निलम्बी छोडे संसार रीत हुन्छ साँचो माया गर्ने कै जित हुन्छ दिल चोरेको केसमा कसै कसैले मेरो दिल चोरेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे पिरतीको देशमा कसै कसैले मेरो दिल छोडेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेर तिमीलाई खोज्दै आइपुगे राति रातिको देशमा